नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल एमालेका केन्द्रीय सदस्य र केन्द्रीय आयोगका पदाधिकारीहरूको मतगणना जारी छ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कपड़ा हलमा जारी मतगणना अन्तिम चरणमा पुगेको छ आज दिउँसोसम्म मतगणना सकिए अन्तिम मतपरिणाम घोषणा गर्दै निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्ने एमाले निर्वाचन आयोगले तयारी गरेको छ नेतृत्व चयनका लागि दुई हजार एक सय बाहन्न जनाले मतदान गरेका थिए हिजो रातिसम्म गन्न बाँकी साढे तीन सय मत अहिले गणना भइरहेको निर्वाचन आयोगका एक सदस्यले बताएका छन् अहिलेसम्मको गणना हेर्दा केन्द्रीय सदस्यमा पनि दुवै प्यानलका नेताहरूको अग्रता कायम नै छ असार उन्नाइस गते काठमाडौँमा शुरू भएको एमालेको महाधिवेशनमा असार छब्बीस गते मतदान भई अठाइस गतेदेखि मतगणना प्रारम्भ भएको थियो यसअघि हिजो सार्वजनिक भएको मतगणनामा अध्यक्षमा केपी शर्मा ओली आफ्ना प्रतिस्पर्धी माधव कुमार नेपाल भन्दा चौवालिस मत बढ़ी ल्याएर विजयी हुनुभएको छ नेता ओलीले एक हजार सडचालिस र नेपालले एक हजार तीन मत प्राप्त गर्नु भएको हो त्यसै गरी उपाध्यक्षमा भीमबहादुर रावल एक हजार एक सय त्रिचालिस वामदेव गौतम एक हजार एक सय चौबिस विद्यादेवी भण्डारी एक हजार एक सय युवराज गेवाली एक हजार बैसठी र हस्तलक्ष्मी साके एक हजार सडचालिस मत ल्याएर विजयी हुनुभएको छ उपाध्यक्षका प्रतिस्पर्धी राजेन्द्र प्रसाद पाण्डे एक हजार एकतिस प्रदीप नेपाल एक हजार आठ लालबाबु पण्डित नौ सय अन्ठानब्बे किरण गुरूङ नौ सय पञ्चानब्बे र धर्मनाथ प्रसाद शाह नौ सय तेइस मत प्राप्त गरेर पराजित हुनुभएको हो त्यस्तै महासचिवका उम्मेद्वार ईश्वर पोखरेल एक हजार छत्तीस मत ल्याएर विजयी हुनुभएको छ उहाँका निकटतम प्रतिद्वन्दी सुरेन्द्र प्रसाद पाण्डेले एक हजार तीस मत ल्याउनु भएको थियो उपमहासचिवमा घनश्याम भूषाल एक हजार सन्तानब्बे र विष्णु प्रसाद पौडेल एक हजार बयासी मत ल्याई विजयी हुनुभएको हो उपमहासचिवका प्रतिस्पर्धी शंकर पोखरेल एक हजार र रघुजी पन्त नौ सय उनासत्तरी मत प्राप्त गरी पराजित हुनुभएको हो सचिवमा कोकण राज विष्ट एक हजार दुई सय सत्तरी प्रदीप कुमार गेवाली एक हजार एक सय पचपन्न योगेश भट्टराई एक हजार पचासी भीमप्रसाद आचार्य एक हजार पैंतिस र पृथ्वी सुब्बा गुरूङ एक हजार उन्तिस मत ल्याएर विजयी हुनुभएको छ सो पदका अन्य प्रतिस्पर्धी परशुराम मेघी गुरूङ एक हजार पन्ध्र विष्णु रिमाल र बेदुराम भूषाल नौ सय सन्तानब्बे रघुवीर महासेठ नौ सय अठाइस र केशवलाल श्रेष्ठ नौ सय बाइस मत ल्याएर पराजित हुनुभएको हो चौध पदाधिकारीमा अध्यक्ष ओली र प्रतिस्पर्धी नेपालका दुवै पक्षका सात जना निर्वाचित भएका छन् एमालेको नौ महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभएका केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताउनु भएको छ अध्यक्षमा निर्वाचित भएपछि भक्तपुर बालकोटको आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै उहाँले एमालेलाई विचारमा स्वस्थ पार्टी र व्यवहारमा एकताबद्ध सुदृढ र गतिशील बनाएर लैजाने प्रतिबद्धता जनाउनु भएको छ बहुदलीय जनवादको सिद्धान्तलाई ध्यानमा राखेर अगाडि बढ्ने बताउँदै उहाँले पद विशेषतालाई होइन देश र जनताको समस्या समाधान गर्न अगाडि बढेको हो यसैका लागि म लाग्छु भन्नुभएको छ ओलीले एमाले देश पार्टी र जनताको समस्या समाधानका लागि रहने बताउँदै अनेकौं विचार एवं प्रवृत्ति बोकेका शक्तिलाई समेटेर समेत अगाडि बढ्ने बताउनुभयो व्यवस्थापिका संसदको आजको बैठकमा पनि सरकारले पेश गरेको बजेटमाथि छलफल चलिरहेको छ संविधान सभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा सभासदहरूले बजेटमाथि आ आफ्नो धारणा राखिरहेका छनृ अर्थमन्त्री रामशरण महतले आइतबार संसदमा पेश गर्नुभएको आर्थिक वर्ष दुई हजार एकहत्तर बहत्तरको बजेटमाथि हिजोदेखि नै संसदमा छलफल शुरू भएको हो यसैबीच आजको छलफलमा भाग लिँदै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारले हालै सार्वजनिक गरेको बजेटले जनयुद्ध तथा विभिन्न आन्दोलनबाट भएका उपलब्धि र शहीद तथा घाइते परिवारलाई व्यवस्था गरेको आरोप लगाउनु भएको छ उहाँले विभिन्न आन्दोलनको म्याण्डेटलाई सरकारले सम्बोधन नगरे प्रतिपक्षीको रेखाभन्दा माथि बढ़ेर कदम चाल्ने चेतावनी समेत दिनुभएको छ प्रचण्डले बजेट सतहमा मात्र बगेको तथा कुनै नयाँ कार्यक्रम नभएकाले बजेट सुगर कोटेट बुटेट मात्र भएको टिप्पणी गर्नुभएको छ दाहालले संक्रमणकालीन अवस्थामा ल्याइएको बजेटले मूलभूत राजनीतिक मान्यतामाथिको प्रहार गरेको आरोप पनि लगाउनु भएको छ सत्तापक्षले नै बजेटको विरोध गरेको प्रति टिप्पणी गर्दै दाहालले सत्तापक्षले सत्तापक्षको तथा विपक्षीले विपक्षीको भूमिका निर्वाह गर्न सदनको ध्यानकर्षण भयो त्यस्तै छलफलमा भाग लिँदै नेपाली कंग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले बजेटलाई अगाडि बढ़ाउन नदिने षड्यन्त्र भएको भन्दै आशंका व्यक्त गर्नु भएको छ उहाँले कृषिमा प्रभावकारी कार्यक्रम आएको भन्दै यसले किसानलाई रूपान्तरणतर्फ अगाडि बढ़ाउने धारणा राख्नु भएको छ बजेटको समग्र पक्ष सकारात्मक रहेको उल्लेख गर्दै खड्काले यसको सीमारेखा भने बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले मुलुकमा बढ़दो व्यापार घाटा कम गर्न व्यावसायिक कफी खेतीको प्रवर्धन आवश्यक भएको बताउनु भएको छ सिन्धुपाल्चोको सुकुटेमा नवनिर्मित कफी प्रशोधन तथा भण्डारण केन्द्रको उद्घाटन गर्दै कोइरालाले नेपालमा उत्पादित अर्ग्यानिक कफीले अन्तर्राष्ट्रिय ख्याति कमाएको सन्दर्भमा यसको व्यावसायिक क्षमता वृद्धि गर्नु आवश्यक भएको बताउनु भएको छ सरकारले कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायिक खेतीका लागि थुप्रै सहुलियत दिने गरेको बताउँदै उहाँले त्यसको प्रतिफल घर दैलोमा पुर्याउन सहकारी अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो रूसको राजधानी मस्कोमा भएको मेट्रो रेल दुर्घटनामा एक्काइस जनाको मृत्यु भएको छ दुर्घटनामा पचास बढ़ी व्यक्ति गम्भीर घाइते भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ सालविनासकी बैलोभाट र पार्क पोडिवी क्षेत्रको बीच भागमा कुदिरहेको मेट्रो रेल लिगबाट उछिटिएको अधिकारीहरूले बताएका छन् करिब एघार सय यात्रु सवार रेल दुर्घटनाबारे अनुसन्धान भइरहेको छ हिजो नेपाल नेशनल मार्शल आर्ट महासंघको काठमाडौँमा आयोजनामा काठमाडौँमा इण्डो नेपाल मार्शल आर्ट खेलकुद च्याम्पियनशीप प्रतियोगिता जारी रहेको छ आईटीसीएफ तर्फको खेल हिजो नै सकिए पनि तङइल मोदो तर्फको खेल आज पनि जारी छ आईटीएफमा नेपालले एघार स्वर्ण पदक जित्दै च्याम्पियन बन्न सफल भएको छ भने भारत दोस्रो बनेको छ प्रतियोगितामा महिला विधामा नेपालकी सोनी खड्का र पुरूषतर्फ भारतका अभिनव सिंह उत्कृष्ट खेलाड़ी घोषित भएका छनृ हवस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा जय गलेश्वर